वास्तवमा विश्वास गरिन्छ र त्यो विश्वास तोडियो भने त्यो माया कस्तो हुन्छ सायद अनुभव गर्ने साथीहरूलाई थाहा छ र अनुभव गरिन साथी अनुभव नगर्नु भएको साथीहरूलाई थाहा न नहुन पनि सक्छ तर थाहा पाएका कुरा पनि हुन सक्छन् आफ्नो साथीका पीडाहरू तपाईँलाई साटासाट गर्दा तपाईँले के अनुभव त लिनु भएको छ होला जस्तो मलाई लाग्छ केही कुरा सँगसँगै तपाईँसँग फोनमा कुराकानी गर्छु शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ प्राविधिकबाट राज हुनुहुन्छ आवाजबाट सुन्छु तपाईँको साथमा तपाईँको साथमा म तिन बजीसम्म रहनेछु दुई बजेको अर्पण समाचारपछि तिन बजीसम्म हरेक दिन आउने गर्छौँ र हरेक दिन हामी भिन्न भिन्न तरिकाबाट तपाईँको माझमा प्रस्तुत पनि हुँदै आइरहेका छौँ र यो श्रृङ्खलामा तपाईँलाई मिठो गीत सङ्गीत सुनाउँदै तपाईँसँग मिठो कुराकानी गर्नेछु कार्यक्रमको सुरुवातमा एउटा गीत राख्छु तपाईँ सम्पूर्णको लागि हाँस्न सिकायो कुलेन्द्र विश्वकर्मा र देवी खटी मगरको आवाजमा रहेको शिव शब्द सूचनामा तपाईँ सम्पूर्णको लागि हाँस्न सिकायो मै किन्छ अनि आँसु बनेर पोखिन्छ हाँस्न सिकायो अस्ति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायो मै ठोकिन्छ अनि आँसु बनेर पोखिन्छ हाँस्न सिकायो अस्ति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद माया आज पागल हुन सिकायो धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायो पर्छ हाँस्न सिकायो अस्ति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायो पीडा नि मन पर्छ घिरानी मन पर्छ हाँस्न सिकायो अस्ति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायो धेरै धेरै धन्यवाद मायालु हुन सिकायो हजुर हाँस्न सिकायो अनि रुना सिकायो तपाईँ सम्पूर्णको लागि यो सम्पूर्ण लगभग प्रस्तुत गरिसकेका छौँ गार्की मरुभूमि समर्पणको व्यवसायमा हुनुहुन्छ कुलेन्द्र विश्वकर्मा अनि देवी खती मगरको आवाजमा शिव हमालको लाइसुद्ध सिर्जनामा तपाईँले सुनिसक्नुभयो अवश्य पनि यो गीतबाट तपाईँले मनोरञ्जन लिनुभयो होला कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा छु तपाईँसँग आज आइतबारे श्रृङ्खला तपाईँसँग कुराकानी गर्नको लागि शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिसकेका छौँ कोही साथी लाइनमा स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर को बोल्नुभयो कहाँबाट म डल्लाकोटी पोल्ट्री फार्मबाट गणेश गणेशजी के छ हालखबर ठिकै छ आराम हुनुहुन्छ हजुर आरामै छु आजसम्म भन्नुभयो अनि के छ कस्तो चलिरहेछ राम्रै छ राम्रै छ है दिनहरू कसरी बितिरहेछन् अब के गर्ने यस्तै छ दिप्पी छ ड्युटी छ ड्युटी गर्ने बस्ने ठाउँ बासी होस् भइरहेछ है अनि जब कि मायामा विश्वास गरिन्छ नि विश्वास तोडिँदा के हुन्छ त्यस्तो भएको छैन है नभएको हुनेलाई त्यति अनुभव पनि भएन है <laughs> हुन्छ गणेशजी अन्तिम कसलाई मायाको कारणले अब पनि चाहिँ अब त्यस्तो नि हुँदैन त्यस्तो त्यस्तो हुँदा भएन कन्ट्रोल रुममा मेरो घर परिवारको लागि होल युनिटको लागि मेरो रहनुहुन्छ आफ्नो आफन्तहरू सबैको लागि त्यसपछि अनि फोन लाइनमा जो जो साथीहरू आउनुहुन्छ उहाँहरू सबैको लागि धेरै धेरै एक वर्ष अगाडिको पुरानो साथीहरूलाई पनि मैले धेरै धेरै सम्झाएको भन्न चाहन्छु एउटा नाम भनेर साथी छैन उहाँहरू आफैले थाहा पाउनुहुन्छ र प्लस नदरीमा मलाई जो जसले गणेश भण्डार चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि हुन्छ त सुनौ नमस्कार नमस्कार गणेश डल्लाको डिपोल डिफोमबाट हामीलाई फोन गर्नु भएको थियो मिठो कुराकानी रह्यो उहाँसँग तपाईँ पनि कार्यक्रममा फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ फोन नम्बर रहेको छ शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिएको छ र यो कार्यक्रमलाई मैले कहाँबाट सुन्छु आदि सोलो वीरेन्द्रनगर थिएँ खुरखुरी चाहिँ प्रायोजन गरेको छ अथवा विभिन्न किसिमका विभिन्न डिजाइनका गरगहनाहरू तपाईँ किन्न चाहनुहुन्छ विभिन्न गरगहना लाउन चाहनुहुन्छ भने तपाईँले मैले कहाँबाट सुन्छु आदि सोलो खुरखुरी बजारमा चाहिँ सम्झन सक्नुहुनेछ है फोन नम्बर रहेको छ शून्य सिफर पाँच तिरासी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे हजार पचास अडचालिस नौ सय छत्तिस मोबाइल नम्बर रहेको छ भोपाल हुनुहुन्छ निलम कुमार लाभिसाने र सभा लाभिसाने हुनुहुन्छ पच्चिस वर्ष पुरानो रहेको छ एकदमै चाडपर्व विवाहको यो मौसममा चाहिँ विशेष छुटका साथ गहनाहरू बनाउने र बिक्री वितरण गर्ने काम गरिन्छ कम्प्युटर टोलबाट गहना बनाउने हुँदा तपाईँ ढुक्क हुन सक्नुहुनेछ तपाईँलाई राम्रो गहना लगाएर तपाईँ राम्री बन्न छ भने जान सक्नुहुनेछ हाम्रा सुनसादी पसल वीरेन्द्रनगर तिन खुरखुरे बजारमा कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छु तपाईँको प्यारो रेडियो स्टेसन मनको ढुकढुकी रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ प्राविधिक बाटो राज यो आवाजले तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि सहयोग गर्नु भएको छ र तपाईँसँग छु म बाटो सुन कुमार शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खोला छ कोही साथी लाइनमा स्वागत गर्नुपर्छ हेलो हेलो नमस्कार दाजु नमस्कार को बोल्नुभयो कहाँबाट हजुर म मकवानपुर काँकड एक झास्टरबाट कृष्ण लामा बोल्नु एकल यात्री कृष्ण लामा है हजुर दाजु के छ हालखबर खबर एकदम ठिकठाक छ अनि हजुर के के कस्तो होला रेडियो अर्पण रेडियो अर्पण होल्ड युनिटको के कस्तो होला एकदम हामी एकदमै फाइन छौँ सबै सन्चै छौँ तपाईँको त्यतातिर के छ हालखबर हजुर एकदमै ठिकै छ दाजु अनि अब आशा लाग्दैछ यताउता अब अब मानरोपी मुरी फलाउनको लागि चाहिँ अब धेरैजना व्यस्त हुनुहुन्छ तपाईँ पनि त्यसमा व्यस्त हुनुहुन्छ होला एकदमै एकदमै मानव रोप्नुहोस् अनि मुरी फलाउनुहोस् है <laughs> अनि कृष्णजी हजुर हजुर के गर्नुहुन्छ यतिखेर चाहिँ म बसी बसाइ भन्नु पऱ्यो म आउट अफ कन्ट्रीको कामहरूमा प्रोसेसमा चाहिँ आज केही बिजी बिजी नै छु भन्नु पऱ्यो त्यही कारणले अब बेलुकाको प्रोग्राममा पनि त्यति फोन गर्न पाइरहेको छैन तपाईँको कार्यक्रम तपाईँको काम सफल रहोस् है कृष्णजी एउटा कुरा गरौँ तपाईँसँग जब माया विश्वास हुन्छ भने विश्वास तोडियो भने त्यो बेला कस्तो हुन्छ होला एकदमै जोसुकैको एउटा मान्छे होस् अब कुनै जुनसुकै प्राणीको पनि मन हुन्छ किनभने अब बिछोडिएको अवस्थामा चाहिँ अब त्यो पनि मन रुन्छ नै होला जस्तो लाग्छ मलाई हुन्छ त अन्तिममा सम्झाउनुहोस् कसलाई के अरे दाजु म एउटा सानो रिक्वेस्ट गर्छु सङ्गम एल्बमबाट आउँछु भने निष्ठुरीले भन्ने गीत यदि तपाईँहरूको टाइमले भ्याइयो भने प्राविधिक मित्रलाई बजाइदिनु होला मेरो एकदम फेभरेट हामी सरी भन्नुपर्छ कृष्णजी आज म विशेष गरी लोकगीत मात्र बजाउँछौँ त्यसैले कुनै श्रृङ्खलामा अघिल्ला दिनहरूमा हामी बजाउनेछौँ आशा गर्नुहोस् है विशेष गरी हजुर सोम दाजुलाई अनि प्राविधिक दाजुलाई अनि रेडियो अर्पणका प्रतीक्षा दिदी दाजु विनोद पौडेल दाजु सूर्य दाजु अनि यहाँमा कनपुर काँक्रा एकमा मम्मी बुवा भाइ अनि यहाँ दिदीहरू अनि यता टाढीतिर भोजन साथीहरू हुन्छ उता पदमपुरतिर जुटपानीतिर धेरै साथीहरूले कार्यक्रम सुन्नुहुन्छ मलाई धेरैले अब कृष्ण लामा ब्लोन एकल यात्री भनेर चिन्नुहुन्छ सबैलाई यतिखेर यो प्रस्तुति सुनेर बस्ने सम्पूर्णलाई दाजु हस् त नमस्कार हस् नमस्कार दाजु कृष्ण लामा गर्नु भएको थियो मिठो गुरु गान भयो उहाँसँग पनि र तपाईँ पनि कुराकानी गर्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ कल गर्नको लागि नम्बर शून्य सय पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिस खुला खुल्ला छ अर्को साथी लाइनमा राजको इसारा स्वागत गर्छ हेलो हेलो नमस्ते नमस्ते को बोल्नुभयो अनु अनु पर्साबाट सन्चै हुनुहुन्छ आराम एकदम कहाँ हराउनु भएको थियो छैन त हजुर तपाईँको नाम र प्रस्तुता सोमसाइदी होला अनिहरूमा के छ हालको एकदम ठिक छ अनि कता हराउनु भयो तपाईँ त फोन पनि गर्न छोड्नु भयो नि होइन म हरा छैन म एकदम अर्पण सुनिरहेको छु अलिकति नयाँ साथीहरूलाई पालो दिएको मात्रै हो अनि नयाँ साथीहरूलाई पालो दिनु भएको है अब नयाँ साथीहरूलाई पालो दिने धुनमा आफू चाहिँ हराउनु भएन है साँच्चै माया मार्नु त भएन अनि फेरि तपाईँले फोन गर्नु भएन भने अनुजीले अर्पणलाई बिर्सेको हो कि भन्ने महसुस गर्छौँ कि हामी बिर्सनु भएको छैन है अनि अनुजी दिनहरू कसरी बितिरहेछन् एकदम रमाइलो छ असार लागिरहेछ है राम्रै छ राम्रै छ है हजुर हजुर मायामा विश्वास गरिन्छ नि विश्वासघात भयो भने कस्तो हुन्छ मायामा विश्वासघात भयो भने खै कस्तो हुन्छ मलाई थाहै छैन के परेको छैन क्या जिन्दगीमा परेको छैन अब परेसीमा भनौँला नि ल हुन्छ अन्तिममा हुन्छ त नि अन्तिममा सम्झनुहोस् कि कसलाई स्पेसली मेरो साथीको लागि हजुर अनि एकदम धेरै धेरै चाहिँ तपाईँको लागि धन्यवाद अनि राजको लागि अनि अर्पण सुन्ने नसुन्ने अनि भन्नु चिन्ने नदिने सम्पूर्ण श्रोताहरूको लागि हस्त बिता माघे नमस्ते नमस्ते अनु पर्साबाट हामीलाई फोन गर्नु भएको थियो कुराकानी रह्यो अनुसँग र राज टेक्निकल सपोर्टबाट आवाजबाट सुम कुमार तपाईँको साथमा छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सुनिरहनु भएको छ र हामी अर्पण समर्पण गृह आइतबार श्रृङ्खलामा छौँ राज यति बेला एउटा गीत सुनौँ है हामी एउटा गीत सुन्छौँ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 मिलाएर अनि विश्वास तर त्यो विश्वासघात भयो भने त्यो अवस्थामा कस्तो हुन्छ तपाईँलाई यो प्रश्न छ तपाईँ कल गर्नुको लागि हामीलाई डायल गर्नुहोस् शून्य सय उनवास त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँले फोन गर्नुभयो भने तपाईँसँगै कुराकानी रहनेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्स अर्पण सबैका लागि सधैँका लागि सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ राज्य टेक्निकल सपोर्टबाट कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो प्रतीक घिमिरे प्रत्येक कि प्रति प्रत्येक घिमिरे कहाँबाट चैनपुरबाट के छ खबर ठीक छ तपाईँको नि मेरो पनि एकदम ठिक छु अनि के गर्नुहुन्छ प्रत्येकजीले हजुर के गर्नुहुन्छ म पढ्दैछु कहाँ पुऱ्याउनु भयो अध्ययनलाई हजुर कहाँ पुऱ्याउनु भयो अध्ययनलाई नाइनमा एक्जाम दिएर आएको भर्खर भर्खरै नाइनको एक्जाम चलिरहेछ है राम्रोसँग इक्जाम दिनुहोला तपाईँलाई हाम्रो तर्फबाट शुभकामना छ अनि प्रतीकजी मायामा विश्वासघात भयो भने के हुन्छ कस्तो हुन्छ अनि भयो भने नराम्रो दृष्टि अनि धोकेबाज रहेछ भन्ने प्रवृत्ति एउटा प्रवृत्ति चाहिँ बढ्छ है अलिकति मैठोली असर पनि हुन्छ हो ल त अब अन्तिममा सम्झनुहोस् कि कसलाई सम्झने कसलाई सम्झने अन्तिममा सम्झने सर्वप्रथम हजुरलाई धन्यवाद अनि त्यसपछि अनि जसले मलाई चिन्नु भएको रेडियो अर्पण जसले सुनिरहनु भएको छ सबैजनालाई हस् त सुटाउ नमस्कार प्रत्येक घिमिरे हामीलाई चैनपुरबाट फोन गर्नुभएको थियो उहाँसँग कुराकानी भइसकेको छ कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा आज तपाईँसँग कुराकानी गरिरहेको छु तपाईँसँग कुराकानी गर्दा गर्दै कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलाबाट विधा मागेर जाने बेला भइसकेको छ अझ एउटा कुरा सोधेँ तपाईँलाई मायामा विश्वासघात भयो भने के हुन्छ वास्तवमा यी माया विश्वासमा लगाइन्छु र त्यो मायामा विश्वासघात भयो भने के हुन्छ यो प्रश्न तपाईँलाई सोधे र तपाईँले आफ्नो विचार दिनुभयो फोन गरेर विचार दिने सम्पूर्ण साथीहरू गणेश त्यसै गरी कृष्ण अनु र प्रत्येक तपाईँ सम्पूर्णलाई धन्यवाद छु फोन गर्नुको लागि प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद छु सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद छु कार्यक्रमप्रति सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने शून्य सिपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसमा फोन गरेर तपाईँले आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुनेछ अन्तिममा टेक्निकल सपोर्टबाट साथ दिने मित्र राजलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँ सम्पूर्णको लागि तिमीलाई पार्दिन रोना रामजी खाँड र पङ्खा आवाजमा रहेको यस मधुर आवाज गर्दै कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलाबाट